साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट उपचारबाट फर्किए लगत्तै प्रधानमन्त्री कोइराला आन्तरिक भेटघाटमा व्यस्त दलहरूबीच सहमति नभए पेलेरे भए पनि संविधान जारी हुने कंग्रेस उपसभापति पौडेलको दावी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदिए एमावधिद्वारा पार्टी मुख्यालय पेरिस टाढामा स्मृति सभाको आयोजना इजरायलमा हवाई सेवा स्तनगन विमान कम्पनीहरूलाई अमेरिका र युरोपेली नागरिक उड्डयन निकायको निर्देशन इराकमा भएको आक्रमणमा चौतिस जनाको मृत्यु र भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्याण्डले विकेटर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 गते उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएका कोइराला गैराती फर्किनु भएको हो यसअघि गैराती नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षीमा पत्रकार सम्मेलन गरी कोइरालाले आफू पूर्ण रूपमा निको भएको र संविधान निर्माण कार्यले थप गति लिने बताउनु भएको थियो प्रधानमन्त्री कोइरालाले चिकित्सकहरूले तीन महिनामा अनुगमन परीक्षणमा आउन सल्लाह दिएको पनि जानकारी दिनुभएको थियो नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरूबीच सहमति नभए पेलेरे भए पनि संविधान जारी हुने बताउनु भएको छ माओवादीले भएको संविधान फालेर अर्को संविधान समेत बनाउन नदिएको आरोप लगाउँदै पौडेलले जारी गर्न अवरोध गरेमा पेलेरे भए पनि संविधान जारी गरिने बताउनुभयो प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले एकीकृत माओवादीको नियतमा शंका गर्ने प्रशस्ति आधार रहेको दावी दावी गर्नुभयो एमाले संघको सहमति अनुसार राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने विषयमा आफूहरू चुकेको बताउँदै उहाँले सकिएको विषय नउठाउन आग्रह गर्नुभयो छब्बीसजना सभासदको विषय एमालेको तर्फबाट नाम आउने बित्तिकै टुङ्गोमा पुग्ने पौडेलको भनाइ छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ पुष्पलालको विक्रम सम्म दुई हजार पैंतिस साउन सात गते भारतको नयाँ दिल्लीमा निधन भएको थियो उहाँको स्मृतिमा नेकपा एमाले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ एमाले पुष्पलाल स्मृति पार्क सम्पादेवीमा बिहानी श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो भने एमावतीले पनि पार्टी मुख्यालय पेरिस डाँडामा स्मृति सभाको आयोजना गरेको छ अन्य विभिन्न कम्युनिष्ट पार्टीहरूले पनि उहाँको स्मृतिमा कार्यक्रमहरूको आयोजना गरेका छन् विक्रमसम्म दुई हजार छमा भारतको कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राख्नुभएका श्रेष्ठको जन्म उन्नाइस सय एकासी असार पन्ध्र गति रामेसापमा भएको हो तत्कालीन राणा शासनको अत्याचार र दमन विरूद्ध प्रतिरोध संघर्षमा उत्रनु पर्छ भन्ने मनोविज्ञानका कारण उहाँ राजनीतिक आन्दोलनमा लाग्नु भएको थियो उहाँलाई राजनीतिमा ल्याउन दाजु गंगालाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ गंगालालको विक्रमसम्म उन्नाइस सय सन्तानब्बेमा राणा शासकले गोली हानी हत्या गरेका थिए वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा आज भूटानको थिम्पूतर्फ प्रस्थान गर्नुहुने भएको छ दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्राको वाणिज्य मन्त्री स्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वहाँ भूटान जान लाग्नु भएको हो साप्ताको बैठकमा उहाँले नेपालको तर्फबाट मुख्यतया क्षेत्रीय आबद्धता सार्क सदस्य मुलुकबीच व्यापारको अभिवृद्धि व्यापार उद्धारीकरण प्रक्रिया सरलीकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रका सन्दर्भमा नेपालको धारणा राख्नुहुने मन्त्रालयले जनाएको छ दोस्रो चरणको संवेदनशील वस्तुहरूको समितिको बैठकमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ नेपाली प्रतिनिधि मण्डलका अन्य यस सदस्यहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगो महासहसचिव जीवराज कोइराला तथा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीको सहभागिता रहने जनाइएको छ रत्नगर क्षेत्रभित्रका सड़क अतिक्रमण हट्ने सरकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् सड़क विस्तारका सम्बन्धमा रत्नगर नगरपालिकाले आयोजना गरेको बैठकमा विभिन्न राजनैतिक दल उद्योग वाणिज्य संघ टोल विकास संस्था लगायत स्थानीयवासीहरूले अतिक्रमित सड़क व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन् त्यसका लागि उनीहरूले आफ्नो क्षेत्र तथा सामूहिक रूपमा सहयोग गर्ने बताएका छन् रत्नगरलाई व्यवस्थित नगर बनाउन विगत दुई तीन वर्षदेखि प्रयास भइरहे पनि त्यसले मूर्त रूप भने लिन सकेको छैन नगरलाई सुन्दर र व्यवस्थित नगर बनाउन यसअघि विभिन्न समयमा निर्णय पनि भएको थियो बैठकमा बोल्दै चितवन क्षेत्र नम्बर दुईका सभा सदस्य स्नात अधिकारले रत्नगरको मोके बचालाई व्यवस्थित बनाउन केही बजेट विनियोजन समेत भइसकेकाले अझै बजेट बढ़ाउन प्रयास गर्ने प्रतिबद्धता सनाउनुभयो अहिले विनियोजित भएको बजेट अपुग हुने भए पनि हाल रत्नगरको बुढीकुलोदेखि निपनीसम्मको दुई किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने र पछि विस्तार गर्ने सभासद अधिकारीले बताउनुभयो सड़क विस्तार गर्ने कार्य निकै सकारात्मक कदम भएको भन्दै उहाँले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनु बताउनुभयो सड़क अतिक्रमण सड़क र नगरपालिकाको दोहोरो स्वामित्व हुने भएकाले र नगरपालिकाले पनि त्यसलाई चासोको रूपमा लिनुपर्ने अधिकारीको सुझाव थियो सड़क व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिन सके यसले सार्थकता पाउने उहाँको विश्वास छ बैठकमा नगरपालिकाका निमित्त कार्यकारी अधिकारी सीताराम पोखरेलले नगरपालिकाले शुरू गरेको अभियानलाई सबैले आफ्नो कर्तव्य ठान्ने हो भने अभियानले सफलता पाउने बताउनुभयो पहिलो चरणमा सड़क व्यवस्थापन र दोस्रो चरणमा बिजुली र टेलिफोनको पोललाई व्यवस्थापन गर्ने पोखरेलले बताउनुभयो बैठकमा सड़क डिभिजन कार्य भरतपुरका इन्जिनियर सौरभ बर्जाचार्य उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वराल टोल विकास संस्था समन्वय समिति र नगरका अध्यक्ष बाबुराम गौतम नेपाली कंग्रेसका नगर सभापति रूपन राज घिमिरे नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी एकीकृत नेकपा माओवादीका नगर अध्यक्ष कृष्ण प्रसाद सापकोटा कल्याण टोलका अध्यक्ष चन्द्रकान्त ओसा लगायतले सड़क विस्तारदेखि नगरलाई रत्न बनाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् बैठक नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलको अध्यक्षतामा भएको थियो यसैबीच रत्नगर नगरपालिकाले आजैदेखि सड़क अतिक्रमित क्षेत्रलाई व्यवस्थित गर्ने काम शुरू गरेको छ रत्नगरको टाढ़ी चोकबाट सड़कको अधिकारभित्र रहेका निर्माण सामग्री ठेला रिक्सा र घर चहरा हटाउने काम शुरू गरेको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख राज पौडेलले जानकारी दिनुभयो अब सड़कको पच्चीस मिटरभित्रसम्म कुनै व्यापार व्यवसाय निर्माण सामग्री राख्न पाइने छैन अटेर गर्नेहरूलाई नगरपालिकाले बल प्रयोग गर्ने समेत जनाएको छ सार्वजनिक यातायातमा आरक्षण सिटको व्यवस्था प्रभावकारी रूपमा लागू गराउन ट्राफिक प्रहरले कड़ाईपूर्वक अनुगमन गरेको छ झण्डै दुई हप्तादेखि गाड़ीमै गएर अनुगमन गरी आरक्षण सिटको व्यवस्था लागू गराउने भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तले जानकार दिनुभयो चालक सहचालक सेड यात्रुलाई पनि आरक्षण सिटका बारेमा समेत सचेत गराइएको उहाँको भनाइ छ काठमाडौँ उपत्यकाभित्र चल्ने गाड़ीमा अहिले स्पष्ट रूपमा आरक्षण सीट उल्लेख गर्ने गरिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ तपाईँको विचारमा नेताहरूले बीपी र पुष्पलालको मार्ग पछ्याउन सकेका छन् त ए प्रयास गरेकी छन् बी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 अनुसार राजधानी बगदादमा भएको आत्मघाती बम हमलामा एक्काइस जनाको मृत्यु भएको छ भने कादिमिया जिल्लामा भएको अर्को हमलामा तेह्र जनाको मृत्यु भएको छ इराकमा संघर्षरत सुन्नी मुस्लिम श्रमपन्थीले दुई ठाउँमा प्रहरी चौकीमा आत्मघाती कार विस्फोट गराएको हो करिब दुई हप्तापछि इराकमा यो सबैभन्दा ठूलो हमला भएको अधिकारीहरूले जनाएका छन् इराकमा इस्लामिक श्रमपन्थीले उत्तर पश्चिम शहरका विभिन्न शहर आफ्नो कब्जामा लिइसकेको छ खेल्न समाचार भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले विकेट किपर परिवर्तन गर्ने भएको छ नियमित विकेट किपर म्याट पिरोर चोटग्रस्त भएपछि उनको ठाउँमा जोस ब्लटरलाई ल्याउन लागेको हो तेइस वर्षीय ब्लटर टेस्ट क्रिकेटमा डेब्यू गर्नेछन् उनले अहिलेसम्म इङ्ल्याण्डका लागि तेत्तीसवटा एक दिवसीय र छत्तीसवटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलिसकेका छन् पाँचवटा टेस्ट क्रिकेटमा भारतले एक शून्यको अग्रता लिएको छ पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत पञ्चानब्बे रनले विजयी भएको थियो तेस्रो टेस्ट आगामी आइतबारदेखि शुरू हुनेछ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उपचारबाट फर्किए लगत्तै प्रधानमन्त्री कोइराला आन्तरिक भेटघाटमा व्यस्त दलहरूबीच सहमति नभए पेलेरे भए पनि संविधान जारी हुने कंग्रेस उपसभापति पौडेलको दावी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदिई यो माओवादीद्वारा पार्टी मुख्यालय बेरिस्टामा स्मृति सभाको आयोजना इजरायलमा हवाई सेवा स्थगन गर्न विमान कम्पनीहरूलाई अमेरिका र युरोपेली नागरिक उड्डयन निकायको निर्देशन इराकमा भएको आक्रमणमा चौतिस जनाको मृत्यु र भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा इक्लानले विकेटर किपर परिवर्तन गर्ने अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल विदा भए नमस्कार जय Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङरोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ